हिजै राति तिमीलाई देखे सपनीमा हे हिजै राति तिमीलाई देखे सपनीमा कस्तो संजो कस्तो संजोग भेट भयो पश्चिमेली देखे मैले पूर्वेली देखे पश्चिमेली देखे मैले पूर्वेलिनी देखे मनले खाएको मनले खाको ज्यान पनि भएको 我祝你。